नेपालको आउँछु दसैँमा बस्नु मेरो सेवा यो साल पनि आउँछु अर्को सालको आउँछु दसैँमा यो साल पनि यस्तै गाह्रो आउँछु अर्को सालको आउँछु दसैँ आकाश यो गगन साल पनि यस्तै गाह्रो क्यारी अर्को सालको आउँछु दसैँमा त्यो निलो गगनमा त्यो निलो गगनमा हेर्छौ होला आउँछु यो साल पनि यस्तै प्यारी अर्को सालको आउँछु दसैँ विजया दशमी तथा शुभ दीपावलीको सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सुपा देउराली म्युजिक प्राले सगौरव प्रस्तुत गर्दछ गोपाल नेौपाने र अस्मिता तामाङको संयुक्त लोक भाका नबस्नु है मेरो आशैमा सरोज थापा मगर शब्द सरोज थापा मगर र सुजता तामाङ लय सरोज थापा मगर एरेन्ज यमन खनाल उत्पादक तथा वितरक सुपा दौराले म्युजिक प्राली प्रबन्धक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय